छन् नेपाली काङ्ग्रेस निकट नेपाल ट्रेड युनियन काङ्ग्रेसले काठमाडौँको शान्ति बाटिकामा एकीकृत माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भिरकुटी मण्डप एमाले निकटको ट्रेड युनियन महासंघ जी फण्डे खुला मञ्चमा र नेकपा माओवादी निकटको मजदुर संगठनले बसन्तपुरमा कार्यक्रम गरेर यो दिवस मनाएका छन् कार्यक्रमका वक्ताहरूले मजदुरहरूको अधिकार र न्यूनतम पारिश्रमिकका विषयमा सरकारले तत्कालै अध्यादेश मार्फत ऐन बनाउन माग गरेका छन् ट्रेड युनियन काङ्ग्रेसले रत्नपारको शान्ति बाटिकामा गरेको कार्यक्रममा काङ्ग्रेस नेता डाक्टर रामशरण महतले ट्रेड युनियनको अधिकार स्थापित गरेरै छाड्नुपर्ने भन्दै काङ्ग्रेस मजदुरहरूको पक्षमा रहेको प्रश्न पार्नुभयो आर्थिक र औद्योगिक क्रान्तिको माध्यमबाट आर्थिक समुन्नतितिर लाग्नुपर्ने नेता महतको भनाइ छ उग्र वामपन्थी दलहरू उद्योग धन्दा बन्द गराउन उद्यत रहेको भन्दै त्यसबाट धेरै युवाहरूले विदेश बाध्यता सिर्जना भएको उहाँको भनाइ छ अमेरिकामा श्रमिकहरूले सन् अठार सय छयासीमा आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै संघर्ष गरेको सम्झनामा यो दिवस विश्वभर मनाउने गरिएको हो तर सन् अठार सय उनानब्बेदेखि मात्रै विश्वमा श्रमिक दिवस मनाउने परम्परा सुरु भएको छ नेपालमा भने दुई हजार सालमा विराटनगर जुल विराटनगर जुट मिलका मजदुरहरूले पारिश्रमिक वृद्धि तथा कार्यस्थल सुधारको माग राख्दै औद्योगिक हडताल गरेपछि श्रमिक आन्दोलन सुरु भएको मानिन्छ तत्कालीन मजदुर नेता गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको उक्त आन्दोलन राणा शासन विरुद्धको पनि रहेको थियो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सबै दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन फेरि पनि आग्रह गर्नुभएको छ राजनीतिक स्थायित्वका लागि संविधान सभाको चुनाव अपरिहार्य रहेकाले सरकार चुनावका लागि लागि परेको उहाँले बताउनु भएको छ श्रमिक दिवसको अवसरमा सन्देश दिँदै रेग्मीले निर्वाचन सफल बनाउन मजदुर वर्गले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो सबैको सहभागितामा मात्रै निर्वाचन सफल हुने उहाँले दावी गर्नुभयो सरकार जतिसक्दो छिटो निर्वाचन गराएर मुलुकमा लोकतन्त्र बलियो बनाउन लागेकाले आन्दोलनमा रहेका दलहरूलाई पनि चुनावमा आउन उहाँको आग्रह छ यस अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि निर्वाचन सफल बनाउनका लागि सहयोग गर्न मजदुर वर्गसँग अपील गरेका छन् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरूले आगामी संविधान सभाको निर्वाचनबाट बन्ने संविधानले मजदुरहरूको हक सुरक्षित गर्ने दावी गरेका छन् सरकार विरुद्ध आन्दोलन गरिरहेका विभिन्न दलहरूसँग सरकारले जारी राखेको वार्ता प्रक्रियालाई आज पनि निरन्तरता दिइएको छ उसले आज पनि सरकार विरुद्ध आन्दोलन गरिरहेको समाजवादी पार्टीसँग वार्ता गरिरहेको छ अशोक राई नेतृत्वको समाजवादी पार्टी पार्टीसँग बबर महलमा रहेको शान्ति कोषमा वार्ता जारी रहेको छ समाजवादीले उठाएका मागका विषयमा वार्तामा छलफल केन्द्रित रहेको स्रोतले बताएको छ समाजवादीले उच्च स्तरीय राजनैतिक समिति खारेज गर्ने लगायतका माग राखेको छ नेकपा माओवादी नेतृत्वमा रहेका साना दल र समूहहरूले दल दर्ता नै नगराउने निर्णय गरेकी भोलिपल्ट सरकारले आज संघीय समाजवादीसँग वार्ता गरेको हो सरकारले यसअघि उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग सकारात्मक वार्ता गरे पनि नेकपा माओवादीसँग कुराकानी समेत हुन सकेको छैन वैद्य नेतृत्वको माओवादीले सरकारसँग वार्तामा नै नबस्ने उद्घोष गरिसकेको छ चुनाव विरोधी दलहरूको सरकार विरुद्धको आन्दोलनका कारण सरकारले अहिलेसम्म चुनावको मिति घोषणा गर्न सकेको छैन नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा माओवादी लगायतका केही दलहरू चुनावदेखि भाग्न खोजेको आरोप लगाउनु भएको छ प्रेस युनियन सुर्खेतले गरेको कार्यक्रममा उपसभापति पौडेलले पहिला स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकारको माग गर्ने पार्टीले अहिले प्रधान न्यायाधीश नेतृत्वको सरकारको विरोध गर्नु द्वैत चरित्र हो भन्नुभयो स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्दा चुनाव निष्पक्ष हुने भन्दै आन्दोलनरत दलहरूलाई जनमतको सामना गर्न उहाँले सुझाव दिनुभयो स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नका लागि नै प्रधान न्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको उपसभापति पौडेलले प्रश्न पार्नुभयो सर्लाही सदरमुकाम मलङबा पुग्नुभएका नेपाली काङ्ग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले भने मङ्सिर सात गतेभित्र चुनाव हुनेमा ढुक्क रहन कार्यकर्तालाई आश्वासन दिनुभएको छ राष्ट्रिय अन्तर्राष्ट्रिय चासो मङ्सिरमा नै चुनाव गराउने रहेकाले चुनाव केन्द्रित हुन उहाँले कार्यकर्तासँग अपिल गर्नुभयो एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरूले आगामी संविधान सभाको निर्वाचनमा मधेसी र जनजातिसँग संयुक्त मोर्चाबन्दी गरिने उद्घोष गरेका छन् एजेन्डा मिल्ने भएकाले मधेसी र जनजातिसँग सहकार्य गरेर चुनावमा जाने उनीहरूको भनाइ छ सुनसरीको इटहरीमा गरिएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा आफ्ना मुद्दा समावेश गर्न एजेन्डा मिल्नेहरू एक हुने बताउनुभयो जनताको अधिकार सुनिश्चित गर्न एकीकृत माओवादीले निर्वाचन जित्नै पर्ने उहाँको जिकिर थियो प्रचण्डले चीन र भारतबाट जलविद्युत पर्यटन कृषि लगायतका क्षेत्रमा लगानी भित्र्याउने वातावरण बनाउन आफू सफल भएको दावी पनि गर्नुभयो सोही कार्यक्रममा उपाध्यक्ष बाबुराम भट्टराईले भने दस वर्षसम्म आफ्नो पार्टीलाई शासन गर्न अभिमत दिन जनतासँग आग्रह गर्नुभयो एकीकृत माओवादीले दस वर्षसम्म शासन चलाउने अभिमत पाए प्रति व्यक्ति आय तीन हजार डलर पुर्याउने आश्वासन उहाँले बाँड्नुभयो भट्टराईले एकीकृत माओवादीसँग मात्र मुलुक चलाउने नेतृत्व र नीति रहेको जिकिर गर्नुभयो उहाँले अबको निर्वाचनबाट पार्टीहरूको किता प्रष्ट हुने पनि बताउनु बताउनुभयो भट्टराईले विघटित संविधान सभामा आफूहरूको दुई तिहाई मत नहुँदा संविधान बन्न नसकेको भन्दै अबको चुनावबाट दुई तिहाई आफ्नो पार्टीले पाउने तर्क गर्नुभयो नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले मुलुकमा कुशासनको स्रोत एकीकृत माओवादी भएको आरोप लगाउनु भएको छ उहाँले एकीकृत माओवादीकै कारण पहिलो संविधान सभाबाट संविधान बन्न नसकेको भन्दै माओवादी नेतृत्वको सरकार भएका बेला नागरिकले कुशासन बाहेक केही नपाएको टिप्पणी गर्नुभयो एक सय चौबिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा झापाको बिर्तामठमा भएको कार्यक्रममा अध्यक्ष खनालले माओवादीको शासनकालमा नागरिकले दुःख मात्र भोगेको दावी गर्नुभयो उन्नाइस वर्ष अघि एमालेकै सरकारले सामाजिक सुरक्षा भत्ताको वितरण गरेर नागरिकलाई राहत दिएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा नागरिकले एमालेलाई सहयोग गर्नुपर्ने बताउनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले चुनाव बहिष्कारमा लागेका दलहरूलाई पनि वार्तामा ल्याएर चुनावी वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग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 आफूले जानेको कुरो बनिदियो क्या अरे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित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 पुनः कुनै पनि अफिस बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक पर्ने भर्टिकल भ्यानेसिङ पर्दाहरू पनि पाइन्छ आसिया होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस् रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल विश्रामपछि पुनः स्वागत छ राष्ट्रिय खबरमा अब बाँकी खबर सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीको सदस्य सचिवमा नियुक्ति गर्दा प्रचलित कानून ऐन र नियमावली मिचेर गरेको खुलासा भएको छ आफ्नो मान्छे नियुक्ति गर्नका लागि ऐन कानून र विनियममै नभएको आयोग बनाई योग्य र सक्षम व्यक्तिलाई नियुक्त हुन नदिएर परिषदको उन्नाइसौं नम्बरको वरियतामा रहेकालाई नियुक्त गरिएको खुलासा भएको हो आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सिटिभिटीमै वरियतामा सबैभन्दा अगाडि रहेका निर्देशक डाक्टर कुलबहादुर बस्नेतले यस्तो खुलासा गर्नुभयो बस्नेतले भन्नुभयो शिक्षा शिक्षा मन्त्री माधव पौडेलले अदृश्य शक्ति केन्द्रको दबावमा आफूभन्दा कनिष्ठ तथा प्रतिस्पर्धी मध्ये सोह्रौं नम्बरका रामहरि लामिछानेलाई सदस्य सचिव बनाएको दावी गर्नुभयो परिषदमा रहेका वरिष्ठ कर्मचारीहरूमध्ये सदस्य सचिवमा प्रतिस्पर्धा गरेकामा बस्नेत वरियतामा एक नम्बरको सूचीमा हुनुहुन्थ्यो सदस्य सचिव नियुक्तिमा सिधा राजनीतिक हस्तक्षेप भएको भन्दै नियुक्तिमा आर्थिक चलखेल समेत भएको आशंका व्यक्त गर्नुभयो सदस्य सचिव नियुक्तिमा शिक्षा मन्त्रीदेखि छनौट समिति बनाउन समेत नेकपा एमालेका नेताहरूको ठाडो हस्तक्षेप र स्वार्थ रहेको उहाँको आरोप छ चुनाव बहिष्कारको कुरा गर्दै आएका विपक्षी दलका नेताहरूले निर्वाचन आयोगमा दल दर्ता गराउँदैमा निर्वाचन हुन नसक्ने बताएका छन् रिपोर्टर्स क्लबमा गरिएको कार्यक्रममा नेकपा माओवादीका सचिव देव गुरुङले निर्वाचन आयोगले दलहरूलाई पत्रचार गरी दल दर्ता गराउन भनेको विषयप्रति आपत्ति जनाउनुभयो अहिले दल दर्ता गर्नुको अर्थ छैन भन्दै सचिव गुरुङले पच्चिस बुधे आदेश बदर गर्न पनि माग गर्नुभयो पच्चिस मुदे आदेश बदर नहुँदासम्म निर्वाचन प्रणाली पूर्णतया समानुपाती निर्वाचन प्रणाली नहुँदासम्म सरकार संयुक्त प्रकारको दलहरूको बिचको संयुक्त सरकार नबन्दासम्म तपाईँको निर्वाचनको कुनै अर्थ र औचित्य छैन त्यति मात्रै भने चार दलका नेताहरूले थप गर्नुपर्ने कुरा के छ भन्दाखेरि संविधान सभाभित्र र संविधान सभा विघटन र व्यवस्थापिका संसद विघटनको पनि रिभ्यू गर्नुपर्दछ उहाँहरूले त्यो रिभ्यू नगरिकन संविधान सभाको निर्वाचनको बाटो खुल्दैन ती कुराहरू गरेपछि बल्ल निर्वाचनको बाटो खुल्छ सहमतिको प्रक्रियाबाट बाटो खुल्छ त्यो बेलामा चाहिँ सहभागी हुने कुरा त स्वतः चाहिँ तपाईँ सहभागी नहुनुहोस् भने पनि सहभागी हुनेवाला छ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने अझै पनि निर्वाचनका लागि आवश्यक काम बाँकी नै रहेकाले यस्तो अवस्थामा चुनाव गर्न नहुने बताउनुभयो राजनैतिक समस्या हल गरेर मात्र निर्वाचन गराउनु पर्ने उहाँको भनाइ छ अहिलेसम्म मतदाता सूची तयार छैन नागरिकता दिने काम पुरा भएको छैन निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्ने कुरा भएको छैन अहिलेसम्म उमेर पुगेका युवाहरूलाई मतदान सूचीमा नामाङ्कन नाम दर्ता भइसकेका छैन यी कार्यहरू धेरै अगाडि नै भइसक्नु पर्थ्यो भएको छैन अहिले पनि चुनावको आधार भनिसकेको छैन असारमा गर्ने चुनाव भनेर ढाँटे अब मङ्सिरमा पनि ढाँट्दैछन् यहाँहरूलाई अर्को आश्चर्य नहोला अध्यक्ष यादवले यथास्थितिमा निर्वाचन भए पनि देशले निकास नपाउने जिकिर गर्नुभयो राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ वीरगंजमा मजदुर दिवस सम्बन्धी कार्यक्रममा भण्डारीले विभिन्न वाहना निकालेर चुनाव बिथोल्ने प्रपञ्चमा प्रचण्ड लागेको आरोप लगाउनु भएको हो चुनाव हुन नदिनकै लागि भाषाका आधारमा संघीयता बन्नुपर्ने विवाद निकालेको उहाँको भनाइ छ विद्युत भार कटौती बजारीकरणको अभाव बैंकहरूको चरको ब्याज र उद्योगीको विदेश पलायनले पछिल्लो एक वर्षको अवधिमा पूर्वी नेपालका आठ सय भन्दा बढी घरेलु उद्योगहरू बन्द भएका छन् घरेलु तथा साना उद्योग कार्यालय विराटनगर तथा सुनसरी कार्यालयले सुनसरी मोरङ झापा सप्तरी सिराहाका साना तथा घरेलु उद्योगहरू धमाधम बन्द भएको तथ्याङ्क दिइएको छ साना तथा घरेलु उद्योगमा दर्ता भएका त्यस्ता उद्योगहरूले दर्ता अनुसारको शर्त पूरा नगर्दा दर्ता खारेज गरिएका हुन् घरेलु कार्यालयहरूका अनुसार दर्ताको प्रमाणपत्र लिए पनि सञ्चालनमा नआएका कतिपय उद्योगहरूले नोक्सानीमा जान थालेको भन्दै नवीकरण नगरेका उद्योगहरू खारेजमा परेको बताइएको छ त्यस्तै श्रृङ्खलाबद्ध बन्द हडताल विद्युत कटौती लगायतका समस्याका कारण उद्योग नियमित सञ्चालन गर्न नसकेको उद्यमीहरूले गुनासो गरेका छन् सुनसरी जिल्लामा मात्र दुई सय पचहत्तरवटा भन्दा बढी साना तथा घरेलु उद्योगहरूको दर्ता खारेज गरिएको छ मोरङमा यस वर्ष तीन सय भन्दा बढी उद्योगहरू खारेजीमा परेका छन् त्यस्तै झापा सप्तरी र सिरामा चार सय भन्दा बढी उद्योगको दर्ता खारेज भएका छन् नागरिकता वितरणमा भेदभाव भएको विषयलाई लिएर स्थगित भएको नागरिकता वितरण कार्य आजदेखि पुनः शुरू भएको छ जिल्ला प्रशासन कार्यालय विराटनगरबाट मोरङको भाथी गछमा गएको घुम्ती शिविर शिविरमा नागरिकताको विषयलाई लिएर विवाद भएपछि वितरण कार्य स्थगित भएको थियो जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम लुइटेल मधेसी जनअधिकार फोरम नेपालका राधे कामत मनोज शर्मा लगायतका स्थानीय राजनीतिक दलका नेतासँग छलफल भएपछि आजदेखि नागरिकता तथा फोटोसहितको मतदाता परिचय पत्र बनाउने कार्य सुचारू भएको बुझिएको छ सो विषयलाई लिएर मलङ मङ्गलबार भाथी गछमा ठूलो तनाव सिर्जना भएको थियो दाङमा एउटा प्लाइवुड उद्योगमा लागि हुँदा करिब अस्सी लाख बराबरको क्षति भएको छ दाङको उरहरी गाउँ विकास समिति हेमनगरमा रहेको राप्ती प्लाइवुड उद्योगमा आग लागि हुँदा उद्योग जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ बिहान करिब एघार बजेबाट उद्योगमा आग लागि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरलाई उद्धित गर्दै रेडियो तुलसीपुर दाङबाट शर्मिला डिसीले जनाएकी छन् नवलपरासीमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले बिना अनुमति सञ्चालन गरेको भन्दै थप तीन संस्थागत विद्यालयमा तालाबन्दी गरेका छन् उनीहरूले Manakamana boarding school Gandaki Manakamana boarding Kawasoti र शिव मन्दिरको कोइलापानी एभरेस्टमा तालाबन्दी गरेका हुन् कक्षा आठसम्म पढाउने मनकामालाले पाँच कक्षासम्मका लागि मात्र अनुमति लिएको आरोप उनीहरूको छ यसअघि क्रान्तिकारीले रामनगर गाविसको हरकट्टामा रहेको विद्यासागर इङ्ग्लिस स्कुल र परासीको पिठौलीमा रहेको आइसल्यान्ड बोर्डिङ स्कुलमा तालाबन्दी गरेको थियो परासीमा चौसठीवटा निजी विद्यालय बिना अनुमति सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालय परासीले जनाएको छ रौतटको चन्द्रनिगापुरमा पालेको बोइलर कुखुरा फर्ममा नै मर्न थालेका छन् रौतटको चन्द्रनिगापुर जुडी बेला र डुमरिया गाउँ विकास समितिका किसानहरूले पालेको ब्रोइलर कुखुरा दैनिक बिसदेखि तीसवटासम्म एउटा फर्ममा मर्न थालेपछि किसानहरू चिन्तित हुन थालेका छन् चन्द्रनिगापुरमा कुखुरा किसान रामकृष्ण बन्जाराले पालेको कुखुरा फर्ममा दैनिक बिसदेखि तीसवटासम्म मर्न थालेपछि उहाँ चिन्तित हुनुभएको हो एउटा कुखुराको चल्ला पालेर बिक्री गर्ने बेलामा मरेपछि अहिले करिब पाँच सय मात्र कुखुरा रहेको बन्जाराले बताउनुभयो पशु स्वास्थ्य कर्मीले के कति कारणले मरेको हो भन्ने परीक्षण नगरी भन्न नसकिने उनीहरूले बताएका छन् राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छ नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला हेलो बोल्दिन तिमीसँग ओ नरिसाउ न आज तिम्रो लागि युनिक सरप्राइज छ कि के युनिक सरप्राइज सुन न तिमी र म आज चन्द्र युनिक कटेजमा खाजा खान जाने हुन्छ ओ रियली थ्याङ्क यू हो मायालुको खुसी अनि स्वादिष्ट खाजाको लागि Chandra unique cottage and restaurant is the best स्वच्छ सफा हरियाली रनमा हाँसको मासु चिकन रोस्ट तास मम चौबिन खाजा नास्ता र ब्रेकफास्टको लागि कफी चियाको व्यवस्था रहेको छ नि साथै बर्थडे पार्टीको लागि पनि व्यवस्था छ नि Chandra unique cottage and restaurant Chainpur दुई झ्यामिरे गणेश चोक मोबाइल अन्ठानब्बे चार पचास अठहत्तर छ सय एकानब्बे र अन्ठानब्बे चार पचास उनानब्बे दुई सय छत्तिस प्रोपराइटर चन्द्रकान्त छतकुली अय्या बा मरिनी आमा एक पटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए बिहे गर्न लागेको भाइलाई किन कुर्ता हियाए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय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 माग गर्दै हजारौं मजदुरहरूले आज प्रदर्शन गरेका छन् श्रमिकको जीव ज्यानप्रति कारखाना सञ्चालकले लापरवाही गरेको भन्दै मजदुरहरू प्रदर्शनमा उत्रिएका हुन् कारखानाका मालिकलाई मजदुरहरूको आम हत्या गरेको अभियोगमा मृत्युदण्ड दिनुपर्ने मजदुरहरूको माग छ नियमित तलब र पेसागत सुरक्षाका साथसाथै सुरक्षित कार्यस्थल पनि आफूहरूको प्राथमिकतामा रहेको मजदुरहरूले बताएका छन् बङ्गलादेशमा भत्किएको कारखाना मालिक सोहिल राणा र कारखाना निर्माणमा संलग्न आठजना इन्जिनियरहरू अहिले प्रहरी हिरासतमा रहेका छन् उनीहरूमाथि भवन निर्माण र मजदुरको जीव ज्यानप्रति लापरवाही गरेको अभियोग लगाइएको बिबिसी अनलाइनले जनाएको छ बङ्गलादेशमा पहिलो पटक महिला संसदको अध्यक्षमा चयन भएकी छिन् अध्यक्ष अवामी लिग सत्तारूढ अवामी लिगकी सदस्य सिरिन शर्मिन चौधरीलाई संसदले अध्यक्षमा चयन गरेको हो सेरेन यसअघि महिला तथा बालबालिका मन्त्री भइसकेकी छिन् अध्यक्षमा शर्मिनको नियुक्तिसँगै बंगलादेशमा महत्वपूर्ण चार मध्ये तीन राजनैतिक पदमा महिला पुगेका छन् बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना र प्रमुख विपक्षी दल बीएनपी कि प्रमुखमा खालिदा जिया छिन् मुस्लिम बाहुल्य देश भए पनि बंगलादेशमा महिलाहरू राजनीतिको उच्च तहमा पुग्न सफल हुँदै आएका छन् भारतको उत्तरी क्षेत्रमा आज मध्याह पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको छ भूकम्पको धक्का नयाँ दिल्ली काश्मीर हुँदै पाकिस्तान र इरानसम्म महसुस भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् भूकम्पको केन्द्रबिन्दु भारतको जम्मू काश्मीर भएको बताइएको छ भारतमा पछिल्लो पन्ध्र दिनमा गएको यो तेस्रो भूकम्प हो यसअघि गएको अप्रेल सोह्र तारिक र चौबिस तारिकमा पनि भूकम्प गएको थियो भूकम्पबाट भएको क्षतिबारे यकिन विवरण आइसकेको छैन राष्ट्रिय खबरमा अब खेलकुदका खबर एएफसी प्रेसिडेन्ट कप छनौट फुटबलको तयारीमा रहेको थ्री स्टार र भारतको मोहन बगान बीच अहिले मैत्रीपूर्ण फुटबल खेल भइरहेको छ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा जारी खेलमा यो समाचार तयार पार्दासम्म कुनै पनि टोलीबाट गोल भएको छैन मैत्रीपूर्ण फुटबलका लागि मोहन बगानको बाइस सदस्यीय टोली हिजो दिउँसो काठमाडौँ आइपुगेको हो मैत्रीपूर्ण खेल राष्ट्रिय लिग विजेता थ्री स्टारका लागि एएफसी प्रेसिडेन्ट कप छनौट प्रतियोगिताको लागि पूर्व तयारीका रूपमा रहने अखिल नेपाल फुटबल एन्फाले जनाएको छ एएफसी प्रेसिडेन्ट कपको छनौट चरण अन्तर्गत थ्री स्टार क्लब समूह एमा समूह ए का खेलहरू आगामी देखि सुरु हुँदैछन् बर्मुडामा जारी ICC world cricket league division थ्रीमा आज नेपाल र आयोजक बर्मुडा बीच प्रतिस्पर्धा हुँदैछ लगातार दुई खेलमा पराजित भइसकेको नेपाललाई प्रतियोगितामा टिकिरहन आज जित्नै पर्ने दबाव छ नेपाल आज बर्मुडासँग पनि पराजित भएमा डिभिजन थ्रीबाट डिभिजन चारमा झर्ने लगभग पक्का हुनेछ टीमबीच भइरहेको प्रतियोगितामा अहिलेसम्म अङ्क जोड्न नसकेको नेपाल पुच्छारमा रहेको छ आजको खेलमा बर्मुडालाई पराजित गरेमा भने नेपाल शीर्ष दुईमा रहने सम्भावना जीवितै रहनेछ आजको खेलमा नेपाली टोली गर या मरको स्थितिमा हुनेछ नेपाल र बर्मुडा बीचको खेल साँझ सभा सात बजेपछि सुरु हुनेछ दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्ड कपको उपाधि काठमाडौँ एघारले जितेको छ भोजपुरको टुडी खेलमा आज भएको फाइनल भिडन्तमा काठमाडौँ एघारले साबिक विजेता गोर्खा बोइजलाई एक शून्यले पराजित गरेको हो खेलको तिरासी मिनटमा काठमाडौँका विनोद लामाले गरेको एक मात्र गोल नै निर्णायक गोल बन्न पुग्यो उपाधिसँगै काठमाडौँले दुई लाख रुपियाँ पुरस्कार हात पारेको छ भने उपविजेता बनेको गोर्खा बोइजले नगद एक लाख प्राप्त गरेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक मधेसी र जनजातिसँग मोर्चाबन्दी गर्ने एकीकृत माओवादीका शीर्ष नेताहरूको उद्घोष कुशासनको स्रोत एकीकृत माओवादी भएको एमाले अध्यक्ष खनालको आरोप सरकार विरुद्ध आन्दोलनरत दलहरूसँग सरकारको वार्ता जारी नेकपा माओवादी लगायतका केही दल चुनावबाट भाग्न खोजेको काङ्ग्रेस उपसभापति पौडेलको आरोप तलब वृद्धि र सामाजिक सुरक्षामा सरकार र मालिकहरूले ध्यान नदिएको मजदुरहरूको गुनासो सिटी भिटीको सदस्य सचिवमा नियम विपरीत नियुक्ति भएको निर्देशक बस्नेतको जिकिर बङ्गलादेशमा भत्किएको गार्मेन्ट कारखानामा मृत्यु हुनेको संख्या चार सय नाग्यो भारतको उत्तरी क्षेत्रमा पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प र राष्ट्रिय लिग विजेता थ्री स्टार र भारतको मोहन बगान बीच मैत्रीपूर्ण फुटबल खेल हुँदै भोजपुर गोल्ड कपको उपाधि काठमाडौँ एघारलाई ICC world cricket league division थ्रीमा आज नेपालले बर्मुडासँग प्रतिस्पर्धा गर्दै हवस् त नेपालवाणी नेटवर्कको साँझ छ बजे प्रसारण भइरहेको राष्ट्रिय खबरबाट प्राविधिक मित्र पवन कटेलाई धन्यवाद दिँदै धीरज बस्नेत र सुमन भट्टराई विदा भयौ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट